कार डायमन्ड शमशेर राणाको सम्झनामा विकास विष्टले तयार पार्नुभएको यो छोटो शब्द श्रद्धाञ्जली हामी यहाँ प्रस्तुत गर्दैछौँ विक्रम सम्बत उन्नाइस सय पचहत्तर असार एक्काइस गते पाल्पा दरबारमा जन्मनुभएका डायमन्ड शमशेर नेपाली साहित्यको एउटा जिउदो इतिहास अब हाम्रा सामु रहनु भएन सम्भ्रान्त राणा परिवारमा जन्मेर पनि राणा साई विरुद्धमा उपन्यास मार्फत उहाँले कलम चलाइरहनुभयो राणा र राजदरबारका निरङ्कुशताका अन्तर्निहित आन्तरिक कुराहरू उपन्यास मार्फत दरिलो कलमले निडर र निर्भयका साथ जनतासामु उजागर गर्नुभयो राणा परिवारमा जन्मेर राणाकै विरुद्धमा कलम चलाएको भन्दै सहित देश निकाला गरियो उहाँलाई बसन्ती सेतोबाघ अनिता प्रतिबद्ध जस्ता चर्चित उपन्यास लेखेर नेपाली साहित्यको कोहिनूर कलिन भएका डायमन्ड शमशेरका बसन्ती र सेतोबाघ चर्चित उपन्यास हुन् दुई हजार छ सालमा छापिएको बसन्ती जङ्गबहादुरको कथा थियो जसमा गगन सिंहको वियोगान्तमा बसन्ती टुङ्गिएको छ दरबारभित्र रहेको प्रेम घेडा षड्यन्त्र आदिको इतिहास बसन्तीले उजागर गरेको छ बसन्ती पछाडिको अत्यधिक बिक्री भएको र रुचाइएको उपन्यास सेतो बाघ हो जसले जङ्गबहादुरका छोरा जगत जङ्ग र राजा सुरेन्द्रकी जेठी छोरी शाहजादी बिचको प्रेम प्रसङ्गको सेतो बाघ राणाहरू बिचको शक्तिको लागि होडबाजी र अनेकौँ षड्यन्त्र जाल उपजालमा जगडिएको तत्कालीन नेपाली राणा र दरबारको परिवेशलाई सिद्धहस्त कलमले डायमन्ड शमशेरले तिखारेका छन् सेतो बाघलाई बसन्ती गगन सिंहको लाससँगै अन्त्य भए जस्तै सेतो बाघ जगतजङको लाससँगै अन्त्य भएको छ अङ्ग्रेजी फ्रेन्च र हिन्दी भाषामा पनि प्रकाशित भएको छ सेतुबाघ राणा परिवारमा जन्मेर पनि दरबार र राणा परिवारभित्रका अन्याय अत्याचारका कुराहरू बाहिर ल्याएर उहाँले नेपाली साहित्य जगतलाई कहिल्यै बिर्सनै नसक्ने गुण लगाउनु भएको छ एउटा साहसी बौद्धिक व्यक्तित्व उहाँ राणाको दबदबाको बेला आफ्नो कलम चलाएर एउटा योद्धा लेखकको रूपमा पनि स्थापित हुनुभयो लोभ लालच र पदको मोहमा कहिल्यै लाग्नु भएन उहाँ कैयौँ पटक उच्च पदको प्रस्ताव आउँदा पनि उहाँले अस्वीकार गर्नुभयो डायमन्ड शमशेरको निर्भीक निडर जसले उच्च साहतका साथ पारिवारिक विकृतिलाई उजागर गर्ने आँट गरेर आफ्नो व्यक्तिगत लोभ लालचमा नफसी कलम चलाई राष्ट्रलाई एक सफेद इति इतिहास उपन्यास मार्फत प्रदान गरी गर्नुभयो जसको गत शुक्रबारका दिन स्वर्गारोहण भयो उहाँका यी नेपाली जनमानसमा लगाउनु भएका गुण कहिल्यै बिर्सनु हुँदैन जिउदो इतिहासका दरभर डायमन्ड शमशेर नाम जस्तै नेपाली साहित्य इतिहासमा हिरा जस्तै चम्किरहनुहुनेछ उहाँलाई हाम्रो हृदयदेखि नै भावपूर्ण श्रद्धाञ्जली उहाँको सम्झनामा उहाँबाट लिखित सेतो बाघ उपन्यासबाट सानो अंश जो राति रणदीप मारिएको र वीर शमशेर श्रीतिन भएको श्रेयको पाउन साथ जङ्ग खलकको भागा भाग भयो कोही ब्रिटिस दूतावासमा शरण लिए त कतिले डाँडो काटे कति जङ्ग खलक मारिए मनहरा दरबारमा बस्दै आउनुभएका जगतजङ र शाहज्यादीलाई यसको सूचना कसैले चिच्याएर जगतजङ र शाहज्यादीको कानमा पारेको थियो तर जगतजङले शाहज्यादीलाई राके भूत हो भनेर छक्क्याएका थिए मृत्युको प्रतीक्षामा रहेका जगतजङको दुर्गति जस्तै बिहोल हालत जगतजङको थियो उता शाहज्यादी भूतकै सोचाइमा तर्सिरहेकी थिइन् दुवै जो जना ओछ्यानमा थिए हो जगतजङलाई निद्रा परेन शाहज्यादी मस्त निद्रामा परेन् दुर्बिनले काठमाडौँतर्फ हेरे धुलोको मुस्लो थियो दुर्बिन घुमाए थापाथलीतर्फ हेरे उनले घोप्टिएको नाति जर्नेलको लास देखे उनको मुटु काम्यो सुलको वेदना उठ्यो दम बढ्यो आँसुका ढिक्का जम्यो सिपाहीहरू मनहरा दरबारको मूल ढोका नागेर भित्री चौकमा प्रवेश गर्न लागेको खलबली सुनियो दुर्बिनलाई टेबलमा राखेर शाहज्यादीको मुख हेरे मस्त निद्रामा रहेकी उनमा न चिन्ता न शोक न सन्ताप थियो जगतजाङले पत्नीलाई अन्तिम विदाईका निम्ति चिठी लेख्न थाले चिठीको अंश निम्न छ प्रियतमा जन्मेपछि मर्नु अनिवार्य छ मेरो मृत्युमा तिमीले धेरै शोक नगरे राजनीतिक जीवनमा यस्तो खतरालाई ठुलो आश्चर्य मान्नु हुँदैन दामोदर काटिए भीमसेन थापाले सेरिनु पर्यो माथवर सिंहको हत्या भयो फत्तेजङ्ग चौधरी र अरू यस्ता धेरै व्यक्तिहरूको सम्हार भएको घटना सम्झेर मेरी प्राण तिमी मन थामा बिन्ती छ नरौ मेरी अति प्यारी शाहजी मेरो इच्छा थियो तिमीलाई जीवनभर खुसी राखौ तर मैले तिमीलाई केही सुख दिन सकिनँ तिमीले सधैँ रुनु पर्यो कति तिम्रो आँसु हेरौ बसाएको राजनैतिक पद्धतिमा शासक र शासित दुवै वर्गलाई बाँच्न र मर्न स्वतन्त्रता हुँदो रहेनछ बाबुले सृष्टि गरेको प्रणालीमा छोराको रगतको आवश्यकता थियो त्यही पूर्ति हुने भयो यही सम्झेर प्राण तिमी मन थामो बिन्ती छ नरौ यो ऐतिहासिक घटना भावी पिँढीलाई दरिलो शिक्षाप्रद हुने भएको छ त्यसैले हाम्रो व्यक्तिगत नाश भए पनि हामीले धेरै चित्त दुखाउनु ठिक छैन प्रिय मेरो मुटु तिमी धेरै चिन्ता नगर तिमीलाई आशीर्वाद ईश्वरले हाम्रा बाँकी सन्तानलाई यो दुःख खप्न सक्ने शक्ति दिउन् यही मेरो प्रार्थना छ तिम्रो अति प्यारो जगतजन यो शब्द सामग्री प्रस्तुत गर्दै हुनुहुन्थ्यो विकास विष्ट ऐतिहासिक उपन्यासकार डायमन्ड शमशेर राणाको आत्माको चिर शान्तिको कामना गर्दछौँ हामी सम्पूर्ण हिमाली स्वरहरू अनलाइन रेडियो परिवार नेपाली नेपालीपनको पहिचान नेपालीहरूको भावना काट्दैछौ फुलाउँदै जाऊ विदेशमा पनि नेपाली फुलहरू उलाउँदै जाऊ विदेशमा पनि नेपाली फुलहरू उन्नति गर प्रगति गर हिमाली स्वरहरू उन्नति गर प्रगति गर हिमाली स्वरहरू